नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच सुनेर बसिरहनु भएको छ र कार्यक्रमको नाम हो कलिउड काउन्ट डाउन र कार्यक्रम कलिउड काउन्ट डाउनसँगै उपस्थित भइसकेको छु सुन्दै गर्नु भएको आवाज हो सागरको र यो आवाज तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ र प्रोग्राम करियर गाउँ भित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ हरेक साताको सोमबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म हामी आउने गर्छौँ र अहिले चर्चामा आइराखेका प्रदूषण भइराखेका प्रदूषणको नजिक नजिक आउनु लागेका अनि प्रदूषण भएर भर्खर मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीतलाई स्थान दिँदै आइराखेका छौँ कार्यक्रम कलिउड गाउँ डाउनमा र आज पनि दसवटा उत्कृष्ट गीत सङ्गीत लिएर आइसकेको छु र यो साता नेपाली कथन चलचित्र हँसिया र कबड्डी दुईवटा फिल्म काउन्ट डाउनबाट आउट भएको छ भने दुईवटा फिल्मले नेउन्ची मारेको छ र नेउन्चे मार्ने फिल्मको नाम रहेको छ कोहिनोर र नागबेली दुईवटा फिल्मले नेउन्ची मारेको छ र यो दुवै चलचित्र अब चाँडै नै प्रदूषणमा आउन लागेको चलचित्र हो र कोहिनोरको कुराकानी गर्ने हो भने आकाश अधिकारी राईले निर्देशन गरेको यस चलचित्रमा लगानी गर्ने काम श्रीकृष्ण श्रेष्ठले गरेका छन् र श्रीकृष्ण श्रेष्ठको चलचित्र कुहिनोर प्रदर्शनमा आउँदैछ श्रावण तेइस गतिबाट प्रदर्शनमा आउँदैछ र श्रीकृष्णले योभन्दा अगाडि सफल चलचित्र कहाँ भेटेला को निर्माण गरिसकेका छन् र कुहिनोर नम्बर टेन पोइसनमा परेको छ सम्बुजित बस्कोडाको सङ्गीतमा नम्बर टेन पोइसनमा नेपाली कथन चलचित्र कुहिनोरबाट रमाइलो गीत नम्बर टेन तिम्रो होइन र यहाँले गीत सुनिरहनु भएको छ कोहिनूर नेपाली कथनक चलचित्र कोहिनूर र अब यो चलचित्रबाट धेरै नै आशावादी रहेका छन् र श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको दोस्रो चलचित्र हो कोहिनूर अब प्रदर्शनमा आउँदैछ श्रावण तेइस गतिबाट प्रदर्शनमा आउन लागेको छ यो जानकारी विषयमा हामी लागौँ नम्बर नाइन पोजिसनमा नम्बर नाइन पोजिसनमा आइपुगेको छ नाक बेली नेउटी गरेको छ फिल्म नाक बेली पनि अब प्रदर्शनमा आउन लागेको चलचित्र असार सत्ताइस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ अब भने नम्बर नाइन पोजिसनमा नेपाली कथन चलचित्र नाक बेली नम्बर नाइन रङ्ग रस गरौँ एकछिन साथी हो तिमीले थाम्बुल ओके काउन्टाउन सुनिरहनु भएको छ र काउन्टाउनमा हामी दसवटा उत्कृष्ट नेपाली चलचित्रका गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ काउन्टाउनको नम्बर टेन र नम्बर नाइन पोजिसनको गीत सुनिसकेपछि लागु अब नम्बर एट पोजिसनतर्फ नम्बर एट पोजिसनमा आइपुगेको छ मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइन अब प्रदर्शनमा आउन लागेको छ र साउन्डबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ सोह्र साउन्डमा चाहिँ यो चलचित्र प्रदर्शनमा आउँदैछ मेरो भ्यालेन्टाइनलाई सुरु सुब्बाले निर्देशन गरेका हुन् भने भने सुशील श्रेष्ठको लगानी रहेको छ मेरो भ्यालेन्टाइनमा र डाउनमा बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ मेरो भ्यालेन्टाइन आउनुहोस् हामी लाग्छौँ टाइटल सङ नेपाली कदम चलचित्र मेरो भ्यालेन्टाइनबाट डाउनको नम्बर एट पोजिसनमा नम्बर एट पल यो छैन तिमी बिना अधुरो एभरी टाइम तिमी नै ही मन भर्दछ baby you are always on my mind शब्दकोली सहारा आज बताउ देछु तिमीलाई وي चॉकलेट एन्ड ब्रेक म गर्दैछु प्रपोज के बन्छौ तिमी यस बाबु बोगटी सुस्मिता ढकाल स्वतन्त्र प्रताप शाह मिश्र अधिकारी लगायतको कलाकारको केन्द्रीय भूमिका रहेको मेरो भ्यालेन्टाइनको गीत यहाँले सुनिरहनु भएको छ प्रकाउन डाँडमा बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा नम्बर एट पोजिसनमा जो साता आइपुगेको छ श्रावण सोह्र गतिबाट यो चलचित्र नेपाल प्रदूषणमा आउँदैछ र कथावस्तु हिसाबले टेक्निकल हिसाबले र सबै एङ्गलबाट राम्रो बनेको प्रतिक्रियामा आएको छ सिनेमा र सिनेमाको सो पनि गरिएको छ बाहिरतिर र लागु पनि हुन्छ नम्बर सेभेन पोजिसनमा नम्बर सेभेन पोजिसनमा आइपुगेको छ मिस नेपाल र मिस नेपाल रिलिज भइसकेको फिल्म हो र फिल्मले असफलताको स्वाद चाखिसकेको छ र फ्लप फिल्म आउनुपर्छ मिस नेपाल नम्बर सेभेन पोजिसनमा नेपाली कथन चलचित्र मिस नेपाल नम्बर सेभेन सक्दैन दिन बढी बाँच्न सक्छु okay miss Nepal number seven पोजिसनमा नेपाली कथन चलचित्र मिस नेपालको गीत यहाँले सुनिरहनु भएको छ दुर्गा खरेल र अर्जुन पोखेलको सङ्गीत रहेको छ दुर्गा खरेलको स्वर रहेको छ लाग्नुपर्ने हुन्छ नम्बर सिक्स पोजिसनमा नम्बर सिक्स पोजिसनमा आइपुगेको छ नन मोमरको रूपमा परेको छ नेपाली कथन चलचित्र चोली मेरो लाउरे आउँछ कि क्या हो ए जेठमा नम्बर सिक्स पोजिसनमा पोजिसनमा वसन्त सापकोटाको सङ्गीतमा नेपाली कथन चलचित्र चोली नम्बर सिक्स कोठे तिम्रै रूपमा भुल्ली झलझली याद आउँछ तिम्रो नाम ओके म त मर्छु कि क्या ठुली यहाँले गीत सुनिरहनु भएको छ नम्बर सिक्स क्वेसनमा फिल्म ठुलीबाट लागौ नम्बर फाइभ क्वेसनमा नम्बर फाइभ क्वेसनमा आइपुगेको छ स्टुपिड मन र स्टुपिड मनको कुराकानी गर्ने हो भने यो चलचित्र पनि अब चाँडै प्रदर्शनमा आउँदैछ अर्जुन पोखलेको सङ्गीत रहेको छ स्टुपिड मनमा र उसलाई भने नम्बर फाइभ क्वेसनमा नेपाली कथन चलचित्र स्टुपिड मन नम्बर फाइभ आमा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् सागरको मोती होइन जुनको ज्योति होइन मनभित्रको मिठोमा देऊ आकाश हरे सहन्छु दुखै परे सहन्छु तर ओके काउन्टडाउनको नम्बर फाइभ पोजिसनको गीतपछि अब हामी लागौँ नम्बर फोर पोजिसनमा नम्बर फोर पोजिसनमा आइपुगेको छ बिस्तार बिस्तारै तल छोड्दै नेपाली कथन चलचित्र मुखौटा र मुखौटा पनि रिलिज भइसकेको फिल्म हो र पनि नम्बर फोर पोजिसनमा नेपाली कथन चलचित्र मुखौटा नम्बर फोर अर्पण एक से चार थोपलो पांच मेगा हर्ट प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnagar medicine centre main road टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनावारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोली क्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य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 Tara Khadka phone number शून्य छप्पन्न पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न एकचालिस चार सय पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा ओके ब्रेक पछिको बाँकी समयमा फेरि पनि हामी आइसकेका छौँ प्रोग्राम कलिउड काउन्ट डाउनको बाँकी अंश लिएर र कार्यक्रम कलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको सोमबार दिउँसो एक बजीको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेघाजमा र यो प्रोग्राम तपाईँ इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुनिरहनु भएको छ नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ रिलिज भएर राखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भएको मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत बजाउँदै राखेका छौँ यहाँलाई सुनेर साथ दिइरहनु भएको छ सो साथको लागि थ्याङ्क यू सो मच कन्ट्रोलबाट विष्णुले पनि सपोर्ट गरिराखेका छन् र विष्णुलाई पनि थ्याङ्क यू सो मच र अब हामी लागौँ नम्बर थ्री पोजिसनमा नम्बर थ्री पोजिसनमा आइपुगेको छ कस्तो टेन्सन र कस्तो टेन्सनको कुराकानी गर्ने हो भने काठमाडौँका पाँच सातवटा हल मात्र पायो र त्यसबाहेकका हल भने यो चलचित्रले पाउन सकेन र कस्तो टेन्सन फिल्मको टिमलाई यतिखेर टेन्सनै परेको छ किनकि सिनेमाको लगानी ठिक छ र सिनेमाले जति व्यापार गर्नु पर्ने थियो त्यति व्यापार नगरेको कारणले गर्दा सिनेमा घाटा खाएको कारणले गर्दाखेरि टेन्सन त अवश्य पनि भइहाल्छ नम्बर थ्री पोजिसनमा कस्तो टेन्सनबाट रमाइलो गीत प्रोग्राम कलिउड काउन्टाउनको नम्बर थ्री पोजिसनमा number three okay number three पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ छुवाक मिलाइदेऊ झ्वाक मिलाइदेऊ नम्बर थ्री पोजिसनमा नेपाली कथन चलचित्र कस्तो टेन्सन लागु नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ चिहान चिहान असार बिस गतेबाट प्रदर्शनमा आउँदैछ नम्बर टू पोजिसनमा नेपाली कथन चलचित्र चिहान नम्बर टू सत्य कसम लाग्छ आफ्नो भन्दा भित्र बस्यौ तिमी मगमगाउने फुल पनि बाँच्न सर्दै आयौ तिमी सत्य कसम तिम्रै लाग्छ माया आफ्नो भन्दा पनि धेरै धेरै नम्बर टू पोजिसनको गीतपछि हामी अब लागौ नम्बर वानमा त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर टेनमा कोहिनुर नम्बर नाइनमा नागबेली दुईवटा फिल्मले न्युटीमा मारेको थियो नम्बर एटमा मेरो भ्यालेन्टाइन नम्बर सेभेनमा मिस नेपाल नम्बर सिक्समा चुली नम्बर फाइभमा स्टुपिड मड नम्बर फोरमा मुखुटा नम्बर थ्रीमा कस्तो टेन्सन नम्बर टूमा चिहान र नम्बर वान पोजिसनमा आइपुगेको छ नन मोबाइलको रूपमा परेको छ मिसन फर ट्वेन्टी र मिसन फर ट्वेन्टी यतिखेर देशका सेकेन्ड स्टेसनमा प्रदर्शन भइराखेको छ मिसन फर ट्वेन्टीको गीत छोड्ने प्रोग्रामबाट विदा भागौँ सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुप्रति आभार व्यक्त गर्दै कलिउड काउन्ट टाउनबाट म सागर छुटिन्छु हवस् त नमस्कार नम्बर वान रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज